नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रममा आफ्नै पाखा आफ्नै भाकाको प्रखाइमा बसिरहनु भएका हिमाल पहाड तराई भन्ज्याङ खर्क लेख बेसीसम्मका सम्पूर्ण श्रोता साथीमा प्राविधिक साथी चन्द्रबहादुर कौरसँगै म तपाईँकी दुःख सुखको सहयात्री साथी देवकुमार ओलीको तर्फबाट श्रोता कार्यक्रम आफ्नै पाखा आफ्नै भाका यहाँहरूकै प्यारो स्टेसन रेडियो सानी भिरेफएम एक सय थुप्रो आठ उनानब्बे थुप्रो दुई घाँसबाट अनि इन्टरनेटको पहुँचमा आउने श्रोताले हामीलाई रेडियो सानोभिरी डट कममा लगइन गरेर पनि संसारभरिकै साथ सुनिरहनु भएको छ साथीसँगै यो कार्यक्रम तपाईँ हाम्रै मेलापातो वन पाखा लेक बेसी उकाली ओह्राली भन्ज्याङ चौतारीमा गाई बाख्रा चराउन घाँस काट्न अनि घट्ट पसल जाँदै गर्दा गाइने सुख दुःख मिलन विश्वका भाका लोक भाकाको कार्यक्रम कार्यक्रम आफ्नै पाखा आफ्नै भाका तपाईँ हाम्रै प्यारो स्टेसन रेडियोबाट अपरान्न चार दसदेखि बेलुकी पाँच बजीसम्म प्रत्येक दिन आउने गर्दछ आज आएका छौँ साथीसँगै हामी शनिबारे बसाइ लिएर आजको शनिबार पालो भएको छ मेरो सन्देशको अब तपाईँले आफूभन्दा टाढा टाढा रहनुभएका तपाईँका आफन्त साथीसङ्गी र प्रियजनहरूलाई सन्देश सुनाउन सक्नुहुनेछ तपाईँका सन्देश तपाईँका आवाजमा तपाईँकै आफन्तहरूसम्म पुर्याउनु नै आजको श्रृङ्खलाको र उद्देश्य रहने गरेको छ कार्यक्रमको सुरुमा म तपाईँलाई एउटा अनुरोध गर्न चाहन्छु आज पनि पक्कै पनि स्वीकारिदिनु होला तपाईँ कार्यक्रममा सहभागिता जनाउन थाल्नु भएको छ भने पहिले नै करिब एक पेज जतिको सन्देश खाका तयार पार्नुहोला एक मिनट जतिको त्योभन्दा लामो चाहिँ नबनाउनु होला धेरै समय पनि नलिने खालको एकदमै सबैलाई समेट्ने खालको र एकदमै महत्त्वपूर्ण सन्देश छ भने मात्र फोन हान्नुहोला नत्र भने सुनेर साथ दिन सक्नुहुनेछ आज धेरै साथीहरू फुर्सदिलो समयमा हुनुहुन्छ होला कति साथी पढ्न जानुभएका साथी पनि घरमा आइसक्नु भएको छ होला कति ग्वाला जानुभएको छ कति घाँस कति दाउरा कति सूत्र जानुभयो होला कति खेतबारीमा धान काट्दै कति चाहिँ नल्ठा फाट्दै कति मकै भाँच्दै कति जोत्दै पनि हुनुहुन्छ कति घरमा पनि बसी बसी सुन्नु भएको छ होला अनि रह्यो विदेशमा रहेका साथीहरूको कति चाहिँ यतिखेर अनलाइनमा रेडियो बटार्दै हुनुहुन्छ मोबाइलको बटन थिच्दै हुनुहुन्छ होला रेडियो बस्छ कि बस्दैन आज भनेर पक्कै पनि तपाईँको फोन लाग्छ आज विदेशमा जानुभएका साथी कति ड्युटी सकेर आउनु भएको छ कति ड्युटीमा जाने तर्खरमा हुनुहुन्छ कति घर आउने तयारी पनि गर्दै हुनुहोला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ मनलाई त्यतै शान्त पारेर बस्नुहोला आफन्तलाई कहिले पनि नभुल्नुहोला सम्झिराख्नुहोला आफ्नो गाउँ आफ्नो ठाउँ आफ्नो परिवार आफन्त साथीसँगै कहिले पनि नभुल्नुहोला कार्यक्रममा फोन हान्नु छ भने विदेशमा रहनुभएका साथीले शून्य अठासी पाँच तिसे दुई सय एकानब्बेमा फोन हान्नुहोस् नेपालमा रहनुभएका साथीले यो नम्बरमा डिस्टर्ब नगरिदिनु होला अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ नेपालमा रहनुभएका साथीले फोन हान्नुहोस् है रमाइलो कुराकानी गरौँ म तपाईँसँग बेलुकी पाँच बजीसम्म यसरी नै रहिरहनेछु तपाईँको साथ र अपेक्षा छ मलाई पक्कै पनि फोन हानेर साथ दिनुहुनेछ फोन चाहिँ हान्नुहोस् कार्यक्रमको सुरुमा अनुरोध गरे झैँ अगाडि झैँ गरेँ मैले त्यति लामो धेरै साथीलाई समेट्ने खालको सन्देश नलिनुहोला कति साथीले सम्झनको लागि मात्रै फोन हान्नुहुन्छ त्यस्तो होला मैले प्राविधिक साथीलाई पनि अनुरोध गर्न चाहेँ विदेशको नम्बरमा नेपालको साथीलाई फोन नहानिदिनु होला यदि आएको खण्डमा काटिदिनु होला मैले यो चाहिँ भन्न चाहन्छु आज अलिकति हामी कडाइ गर्छौँ किनभने यो महत्त्वपूर्ण दिन भनेको विदेशमा रहेका साथीहरूको लागि हो चाडबाड आइसकेको छ दसैँ आउन अब केही दिन मात्र बाँकी रहेको छ विदेशमा रहेको साथीहरूको मन कति खिन्न भएको छ होला घर परिवारमा भएको भए साथीहरूसँग रमाइलो गरिन्थ्यो घर परिवारसँग सँगै बसेर खान पाइन्थ्यो एकदमै एकदमै रमाइलो हुन्थ्यो भनेर कति चाहिँ एकान्तमा बसेर टोलाइरहनु भएको होला उहाँहरूलाई पनि करिब अलिकति भए पनि मनलाई शान्त बनाउने बाटो दिन्छौँ आज हामी नेपालमा भएका साथीहरू त साथीसँग रमाइलो गरिहालिन्छ साथीहरूसँग भेटघाट हुन्छ अनेक हुन्छ तर बाहिर जाँदाको पीडा त्यस्तै खालको छ हाम्रा आफ्नै बाध्यताहरू छन् यस्तै खालको बाध्यतालाई बुझेर आज विदेशमा रहेका साथीले विशेष फोन छ यदि लगाउन सक्नुभयो भने बयानब्बेमा पनि हानेर साथ दिनुहोला विदेशमा रहनुभएका साथीले एकजना साथी कार्यक्रमको सुरुमा आउनुभएको छ कहाँबाट हुनुहुन्छ म कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ विपना पुन मुरुबाट है सन्चै हुनुहुन्छ विपनाजी एकदम ठाक छ सन्देश सुरु गरौँ है त सर्वप्रथम मेरो इन्डियामा हुने मम्मी बाबालाई सेवा ढोक अनि बहिनीलाई न्यानो न्यानो माया के अरे सबै सन्चै हुनुहुन्छ होला उता बहिनीको स्वास्थ्य झन् झन् बिग्रिँदै गएको छ भनेर सुनिरहेको थिएँ किनकि बुवा बहिनीको साथी राम्रोसँग केयर गर्नु होला र आफ्नो पनि राम्रोसँग केयर गर्नु होला भन्न चाहन्छु बहिनीले अनलाइन सुन्दैछ भने यसरी जसरी भए पनि फोन गरिदिए एक कल धेरै धेरै मिस गरिरहेको छु यतातिर हामी पनि सबै सन्चै छौँ केही पनि चिज नलिएर बस भन्न चाहन्छु त्यो चाहिँ दसैँ राम्रोसँग मनाउनु अर्काको ठाउँमा छ मन चिन्न नगराउनु यी कुरा हामी तपाईँले राम्रोसँग मनाउँछौँ भन्न चाहन्छु अनि सबै जो जसले मलाई सुन्नुहुन्छ उहाँ सबै आरामै हुनुहुन्छ होला यता पनि हामी सबै आरामै छौँ तिहार मनाउला मनाउनु होला भन्न चाहन्छु धन्यवाद हुन्छ कार्यक्रममा आइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर साथ दिनुहोला छुट्टी नमस्कार विपना पनि हुनुहुन्थ्यो मुरुबाट भएको थियो जानु भएको छ तपाईँ पनि फोन हान्नुहोला अर्को साथीलाई कार्यक्रममा लिन्छौँ हामी कहाँबाट आउनु भएको छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ जाजुरकोटबाट के भन्नुभयो केही बुझिनँ तपाईँको आवाज हिरालाल के भन्नुभयो अरे हिरालाल केसी होइन त सन्चै हुनुहुन्छ एकदम हामीलाई ठिकठाक छ रेडियो त सुनेर बस्नु भएको छ नि होइन ल सन्देश चाहिँ सुरु गरिहालौँ है त ఇరలాల్సి हिरालाल केसी हुनुहुन्थ्यो जाजरकोटबाट आउनुभएको थियो सानो भएको छ तपाईँ पनि फोन हान्नुहोला एकजना साथीले सन्देश पठाउनु भएको छ अलिकति फोनले काम नगरिरहेको अवस्थामा तपाईँका सन्देश पनि लिन्छौँ तर हाम्रो कार्यक्रमको नम्स चाहिँ योभित्र पर्दैन तपाईँ एकजना साथीले पठाउनु भएको छ फोन हान्दा फोन लागेन नेपालका साथीहरूले चाहिँ एकानब्बेमा फोन नहानिदिनु होला है नाम लेख्नु भएको छ माधव शर्मा ठेगाना चाहिँ थाला रेकर जाजरकोट अहिले उहाँ हुनुहुन्छ साउदीमा सबैभन्दा पहिले त दसैँको शुभकामना छ सबै सबैलाई म एकदम ठिकठाक छु फोन हान्दा फोनै लाग्दैन के भएको घरमा साह्रै फोन गर्न मन लागेको छ मलाई एकदम ठिकठाक छ मेरो घर चाहिँ जाजरकोटमा पर्छ अहिले चाहिँ म बाहिरै छु तर के गर्नु यस्तै छ चलिरहेछ दसैँ तिहार आउँदाखेरि मन साह्रै खिन्न हुँदो रहेछ भन्नुभएको छ धेरै धेरै धन्यवाद माधव शर्मालाई फेरि फेरि सम्झौती गर्नुहोला रेडियो सुनेर साथ दिनुहोस् है त अर्को साथी नमस्कार हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ लवली प्रकाश के लवली प्रकाश सुनार है सन्चै हुनुहुन्छ हामीलाई एकदम ठिक ठिकठाक छ बरु भन्नुहोस् यहाँको घर चाहिँ कता पर्छ ए सल्यानमा पर्छ है साह्रै खुसी लागेको छ आज कार्यक्रममा फोन लगाउनु भएको छ लामो कुराकानी नगरौँ सन्देशतिर लागौँ है त हस् सर्वप्रथम त घरमा बस्नुभएको आम्बुलाई नमस्कार भन्न चाहेँ र साथीमा बसेको सम्पूर्णलाई मिठो समय र सम्झना छ भन्न चाहेँ र त्यसै गरी नौ वर्ष दुई हजार बहत्तर साल आउँदै गरेको दसैँ तिहारको धेरै शुभकामना रहन्छ मङ्गलले व्यक्त गर्दछु र त्यसै गरी दुःखमा बस्नुभएको दुईजनालाई नमस्कार भन्न चाहेँ र त्यसै गरी लागतमा बस्नुभएको सासुलाई पनि नमस्कार र सालासालीलाई पनि मिठो मिठो माया र सम्झना छ भन्न चाहेँ र त्यसै गरी लागमा बस्नुभएको फुलसालाई पनि आउँदै गरेको नौ वर्ष दुई हजार बहत्तर सालको दसैँ तिहारको धेरै धेरै कुमार सम्झना शुभकामना भन्न चाहेँ र त्यसै गरी जिल्लामा बस्नुभएको खुसीसँग नमस्कार भन्न चाहेँ र बहिनीजनलाई पनि मिठो मिठो माया सम्झना छ भन्न चाहेँ र मलाई प्रख्यात भनेर सम्पूर्ण एकदेखि जेठसम्मको साथीहरूलाई नौ वर्ष दुई हजार बत्तर सालको अझै गरेको दसैँ तिहारको हाजिर मङ्गलमा शुभकामना व्यक्त गर्दछु र अनि त्योमा साइन बेलिनलाई पनि मिक्स मिक्स समाएर हिजोदेखि नै सम्झेको छु भनेर अन्सु यति नै है हुन्छ राम्रोसँग बस्नुहोला कार्यक्रम आइदिनु भएलाई धेरै धेरै धन्यवाद छुट्यौँ नमस्कार लवली प्रकाश सुनार हुनुहुन्थ्यो कतारबाट आउनुभएको थियो जानुभएको छ हिन्दू नेपालीहरूको महान चाड बडादशी तथा शुभ दिपावली दुई हजार बहत्तरको यो गरिमामय पावन अवसरमा मेरा घर परिवार इष्टमित्र आफूदन सबै सबैलाई धेरै धेरै शुभकामना दिन चाहन्छु है भन्नुभएको छ आमा बुवा लेख्नु भएको छ पहलवान विष्ट त्यसरी आमा अर्मता विष्ट दिदी खिमा विष्ट दाई रामबहादुर विष्ट अनि भाउजू ज्ञानी खड्गा विष्ट बहिनी सुशीला विष्ट त्यसै श्रीमती सीता खड्गा एकदम मलाई ठिकठाक छ है सबैको नाम लिएँ आज एकदम लिन मन लाग्यो मलाई विदेशमा जाँदाखेरि स्याहारै न्यास्रो लाग्दो रहेछ त्यही भएर लिएको मेरो घर चाहिँ गरेलामा पर्छ अहिले चाहिँ म साउदीमा छु पैँतालिस दिन भइसक्यो फोन नगरेको पनि घरमा के हुँदैछ साह्रै अत्यास लागेको छ फोन गर्न नपाउँदाखेरि दसैँ आयो दसैँ आयो भन्छन् तर के गर्ने यता दसैँ आएको जस्तो पनि लाग्दैन साह्रै खिन्नता मात्रै हुन्छ भन्नुभएको छ छविलाल विष्टलाई धेरै धेरै धन्यवाद है अर्को साथी आउनु भएको छ नमस्कार है हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हिजो फोन लागेन होइन त टिकाजी सन्चै हुनुहुन्छ हजुर छु बरु के कस्तो हामीलाई एकदम ठाक छ टिकाले रुकुमकोटमा के गरिराख्नु भएको छ यति बेला आज पनि त घर आइसि काम गर्ने बस्ने खासै काम पनि छैन ए त्यतिकै बसिरह होइन त हजुर एकदम रमाइलो छ हुन्छ कार्यक्रममा आउनु भएको छ अब भने सन्देश सुरु गरौँ लामो कुराकानी आज हामी गर्दैनौँ है त ल सुरु गरे है त एकदम सर्वप्रथम त मेरो सानो सन्धि जस्ताको तस्तै सम्बन्धी गाउँ अनि ठाउँसम्म पुर्याउन सहयोग गरेकोमा रेडियो सानी विधिपछि धेरै धेरै आभार प्रकट गर्न चाहे नमस्कार म रुकुमको रुकुमदेखि टिका किसी मेरो सन्देश के रहेको छ भने सेलपाखुको साथी हुनुहुन्छ बिना गौतम बिनाजी तपाईँ धेरै दिनदेखि कन्ट्याक्ट विहीन हुनुभएको छ यदि मेरो आवाज सुन्दै हुनुहुन्छ भने कन्ट्याक्टमा आइदिन प्रयास गरिदिनु होला भन्न चाहन्छु त्यसै गरी दादापुरको साथी हुनुहुन्छ चित्र खाल चित्राजी तपाईँ पनि कन्ट्याक्ट विहीन हुनुभएको छ यदि सुन्दै हुनुहुन्छ भने होला हस् कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद टिकाजी छुट्टी नमस्कार आहा आइरहेको दशी तथा शुभ दीपावलीको पावन अवसरमा यो मेरो सानो सन्देश घरसम्म जसरी भए पनि पुर्याइदिनु होला भन्नुभएको छ मेरो सन्देश के छ भने घरमा रहनुहुने आमा बुवा दिदी बहिनी भाइलाई म एकदम ठिकठाक छु यो बिरानो बस्तीमा है मैले एकदम सम्झेको छु र आरामै रहेको छु त्यता के हुँदैछ दसैँ आयो है आयो आयो आयो भन्दै हुनुहुन्छ सबिर बाबु परियारले उहाँले पठाउनु भएको छ मलेसियाबाट उहाँको घर चाहिँ सल्यानको ढाकडामा पर्छ उहाँलाई धन्यवाद नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मिना कहाँबाट भन्नुभयो सल्यान हो हजुर सन्चै हुनुहुन्छ मिनाजी हजुर सन्चै हजुर नि एकदम छ के गर्दै हुनुहुन्छ हजुर अध्ययन हो अध्ययन गरिराख्नु भएको छ है हजुर ल एकदम खुसी लाग्यो अब भने सन्देशतिर लागौँ है त नमस्ते मेरो नाम मिना राणा मोलखोला एक गर्छ सल्यानबाट हो मेरो सन्देश यस प्रकार रहेको छ मेरो घरमा रहनुहुने रहनुभएको आमा बुवा दिदी र दाई लगायत मलाई मिना राना भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई यति नै दादा हस् कार्यक्रम आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्यौँ मिना राणा हुनुहुन्थ्यो सल्यानबाट आउनुभएको थियो विदेशमा रहनुभएका साथीहरूले शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा फोन हान्नुहोस् त तर के गर्नु नेपालमा रहनुभएका साथीहरूले नबुझेरै फोन हानिदिनुहुन्छ त्यसो भयो भने त साह्रै गाह्रो हुन्छ शनिबारको दिन चाहिँ त्योमा फोन नहानिदिनुहोस् है तपाईँको लागि बयानब्बे खुल्ला गरेका छौँ हामीले नमस्कार है हजुर दाई नमस्कार हजुर कहाँबाट हजुर म चाहिँ रुकुम नौकुटबाट नरेन्द्र खड्गा नरेन्द्र खड्गा है हजुर नरेन्द्रजी हजुर अहिले नुवाकोटमै हो हजुर एकदमै नौकुटमै भन्नुपर्छ के के राख्नु भएको छ नुवाकोटमा नरेन्द्रजी हजुर यस्तै छ जोत्खनको कार्य जारी भइरहेछ भन्नुपर्छ ए जोत्खनको काम चाहिँ जारी भइरहेछ है हजुर एकदम खुसी लागेको छ कार्यक्रममा आउनु भएको छ अब भनी सन्देश सुरु गरौँ है त ल नमस्कार अनि नमस्कार म चाहिँ रुकुम नौकुटबाट नरेन्द्र खड्का हुँ मेरो सन्देश यस्तो रहेको छ तपाईँहरू मेरा साथीहरू हुनुहुन्छ जे उनी स्थायी अनि त्यसै गरेर टेक बहादुर ओली हुनुहुन्छ उहाँ पनि मेरो मेरो सम्पर्कबाट विहीन हुनुहुन्छ उहाँले अहिले रेडियो सुन्दै हुनुहुन्छ भने मेरो एकछिन नम्बरमा फोन हानिदिनु होला भन्ने मलाई सक्नु विशेष लाभहरू छ मेरो नम्बर कन्ट्याक्ट नम्बर यस्तोहरू छ अन्ठानब्बे अन्ठानब्बे अडसट्ठी त्रिसठी छ्यालिस त्रिहत्तरमा हानिदिनु होला अनि यस्तो गरेर सुनिलको साथी हुनुहुन्छ कुसन खडेमा गएर उहाँ पनि मेरो सम्पर्कबाट विहीन हुनुहुन्छ उहाँले पनि हामी अनुरोध गर्न चाहन्छु अनि यस्तै गरेर लुगाको साथी हुनुहुन्छ रिपोर्ट घटी ट्वेन्टी उहाँ उहाँको पनि मेरो उहाँ पनि सम्पर्कबाट बिहिन हुनुहुन्छ उहाँ साथी हामीसँग उनीहरू गर्छु अनि अनि यस्तै गरेर यस्तै गरेर साथीहरू हुनुहुन्छ साथीहरूले हानिदिनु होला र मलाई हस् कार्यक्रम भयो धेरै धेरै धन्यवाद नरेन्द्र खड्गा हुनुहुन्थ्यो नुवाकोटबाट भएको थियो अर्को साथी आउनु भएको छ नमस्कार हजुर दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हो आठ बिस्कुट घर भई हाल मलेसियाबाट भन्नुपर्छ दादा आहा आठ बिस्कुट हजुर यहाँको नाम त पक्कै नै छ है छ दादा शिवकेशी हो ए शिवकेशी होइन त हजुर शिवजी हजुर मलेसियाबाट होइन त हजुर हजुर के छ कतिको न्यास्रो लाग्दैछ हौ तपाईँलाई मलेसियामा आजकल लागिरहेको छ अब लागेर पनि के गर्नु दादा अब के अब गाह्रो छ है बस्न चाहिँ गाह्रो छ अब घर आउने भनेको पनि अब समयले साथ दिएन क्यारे अस्ति एक हप्तामा आउँछु भनेको थिएँ अब त्यस्तै समस्या भएर फेरि अब पच्चिस तारिकमा आउने भएको छु के ए पच्चिस तारिकमा आउनुहुन्छ आज सत्र गयो होइन त हजुर हजुर सत्रको अब एक हप्तामा आइपुग्छ भनेको थिएँ तर समयले त्यस्तै साथ दिएन भन्नुपर्छ ठिकै छ अब तिहारमा नआउनुहोस् देउसी भैलो खेल्नुपर्छ रमाइलो गर्नुपर्छ के गर्नु यो ती तिन वर्ष त कटाउनु भयो होला कति वर्ष कटाउनु भयो होइन दादा मेरो त बाइस महिना मात्र भएको छ ए बाइस महिना तर एउटा दुइटा दसैँ तिहार त छुट्यो नि पक्कै पनि होइन दुईवटा छुट्दा दुईवटा छुट्दाखेरि कति गाह्रो भएको थियो तर एउटा दसैँ छुटे पनि तिहार त पक्कै भेटाउनुहुन्छ होइन त हजुर हजुर भेटाइन्छ ल अब भने सन्देश सुरु गरौँ है त हजुर अब सर्वप्रथम त विजयादशमीको उपलक्ष्यमा अब सम्पूर्ण नेपाल स्वदेशमा तथा विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु अनि त्यसरी अब मैले भनेको थिएँ घरमा आमाहरूलाई सबैलाई फोन गरेँ भनेको थिएँ म दसैँमा जसरी भए नि आउँछु अनि भनेको थिएँ तर मैले अब समयको कारणले अब म आउन सकेन अब घरतिर अब दुःख नलिनु होला अनि भन्न चाहन्छु दादा खासै अरू केही पनि छैन अब बाँकी कुरो भेटमै गरौँला ल बाँकी कुरा भेटमै गरौँला है कति दुःख पाराइछु होइन त हजुर ल ल ल हस् छुट्यौँ आउनु भएको थियो जानु भएको छ मलेसियाबाट शिव केसी अब चाहिँ उहाँ एक हप्तामै घर पुग्नुहुन्छ अरे है पच्चिस गते पच्चिस तारिकमा उठ्नुहुन्छ अरे एकजना साथीले पठाउनु भएको छ रामबहादुर छेत्रिया लेख्नु भएको छ रातामाटामा घर पर्छ अरे अहिले उहाँ चाहिँ मलेसियामा हुनुहुन्छ अरे सबैभन्दा पहिले मेरो घर परिवार एकदम ठिकठाक हुनुहोला भन्ने कामना गरेको छु मलाई एकदम ठिकठाक छ यतातिर बरु त्यतातिर के हुँदैछ भन्नुभएको छ यतातिर पनि एकदम ठिकठाक छ घर परिवारले सुन्नु भएको छ भने रामबहादुर छेत्रियाले एकदम आरामै रहेको जानकारी पाउनुभयो होला अनि दसैँ तिहारको शुभकामना पनि पक्कै पाउनु गर्नुभयो होला यतिखेर रामबहादुर छेत्रीलाई धेरै धेरै धन्यवाद अर्को साथी नमस्कार नमस्ते ओहो टाढैबाट आए जस्तो छ हजुर कताबाट <laughs> हजुर टाढैबाट यहाँको शुभ नाम मलेसियाबाट यहाँको शुभ नाम हजुर मेरो नाम नवीन कुमार मल्ल नवीन कुमार मल्ल है नवीन कुमारजी हजुर यहाँको घर चाहिँ कता पर्छ त यो घर त्यही तपाईँको नजिकै हो पिपल गाविस पर्छ लागि मोडा नम्बर दुई ए पिपलमा पर्छ कति भयो त गएको मलेसियातिर करिब करिब दुई वर्ष हुन आँट्यो ए दुई वर्ष नै हुन आँट्यो है हजुर लौ दसैँ तिहार आउनु थालेको छ यतिखेर विदेशमा रहनुभएका साथीहरूलाई साह्रै न्यास्रो र खल्लो लाग्छ अरे हो हजुर अति नै लाग्छ भन्नै नपर्ने अब वर्णन गरेर पनि गर्न सकिँदैन अब कति दुःख लाग्छ कति नेत्र लाग्छ कति एक्लोपन महसुस हुन्छ है तर एकैछिन भए पनि सँगै भए जस्तो गरेर एउटा मिठो सन्देश सुनाएर घरमै आएको जस्तो गरेर गराइदिनुहोस् न घर परिवार इष्टमित्र आफन्तजन सबैलाई चाहिँ घरमै आएको जस्तो भान होस् क्या है नवीनजी कार्यक्रम के सन्देश है एकदम सन्देश तपाईँले आफन्त कहाँ सन्देश सुनाउन सक्नुहुन्छ घर परिवार इष्टमित्र आफन्तजन सबै सबैलाई सुरु गरौँ है ल हुन्छ सर्वप्रथम त सानोखेरि युनिटलाई विजय दशमीको शुभकामना व्यक्त गर्न चाहन्छु अनि घरमा रहनु बुबा आमालाई ढोक अनि सानोलाई धेरै धेरै माया अनि नानी बाबुहरूलाई पनि धेरै माया अनि सम्झना अनि भाइ बहिनीहरूलाई पनि धेरै माया अनि सम्झना र उहाँहरूलाई म अहिलेसम्म जे होस् सन्चिरहेको जानकारी गराउन चाहन्छु अनि कान्छी आन्टीलाई पनि धेरै सम्झेको छु अनि छोली मुवा मामा घरमा मामा हजुर मुवा म ससुरा बुवा अनि देखाहरूलाई नमस्ते ढोक अनि धेरै सम्झेको छु भन्न चाहन्छु यही नै हो यति भन्दै अब गाउँ गाउँको सबै साथीहरू चाहिँ धेरै सम्झेको छु बिर्सेको छैन भन्न चाहन्छु नवीनजी हुन्छ राम्रोसँग बस्नुहोस् धेरै पैसा कमाएर नेपालमा आएर धेरै रमाइलो गर्नुपर्छ दसैँ तिहार त सधैँ सधैँ आउँछन् एउटा दसैँ गए पनि एउटा तिहार गए पनि अर्को दसैँ आउँछ अर्को तिहार आउँछ है हुन्छ राम्रोसँग बस्नुला मन कहिले पनि सानो नबनाउनुहोस् है त हस् नवीन कुमार मल्ल हुनुहुन्थ्यो मलेसियाबाट आउनुभएको थियो जानुभएको छ आज धेरै काँखाबाट आँसु रसाएका छन् रे विदेशमा रहनुहुनेका हिन्दू नेपालीहरूको महान चाड एकजना साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ त्यसपछि मात्रै गीत बजाउन पाइने भयो कहाँबाट हुनुहुन्छ नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनिल कुमार गहतराज अनिल कुमार है हजुर अनिलजी हजुर सन्चै हुनुहुन्छ सन्चै भन्नु पर्ला आहा यहाँको घर चाहिँ कता पर्छ नि मेरो खारा सात जिवाङ हो ए खारामा पर्छ मलेसिया हिँडेको कति भयो त अनिलजी मलाई अहिले पाँच वर्ष पुरा भएर छ वर्ष चल्दैछ पाँच वर्षसम्म घरको याद एकचोटि पनि आएन है म आजभन्दा दुई साल पहिले छुट्टी आएको थिएँ ए छुट्टी आउनु भएको थियो हजुर यसको मतलब यहाँले अहिलेका अहिलेसम्म पाँचवटा दसैँ तिहार मान्नु नै भएन दसैँ त दसैँ तिहार त लगभग आठवटा भइसक्यो आठवटा भइसक्यो घरको माया नै लाग्दैन रहेछ दसैँ तिहार आउँदाखेरि यहाँलाई अब माया मानेर पनि के गर्नु प्रवासी ठाउँमा यस्तै त हो गाह्रो छ गाह्रो अघि पछि त्यति धेरै याद आउँदैन रे दसैँ तिहार चाड चाडपर्वहरू आउँदा खुब याद आउँछ अरे घर परिवारको हो त्यो त साह्रै याद आउँछ सर अब के गर्नु है अब धेरै टाढाको बाटो पर्यो अब नजिक भए त अब आउन पनि बन्थ्यो तर अब यहाँबाट भन्या बेलामा आउन मिल्दैन समस्या त्यही त छ नि हुन्छ कार्यक्रममा आउनु भएको छ अब लामो कुराकानी गर्न मन त हुन्छ तर के गर्नु अरू साथीलाई पनि तपाईँ जसै गरेर लिनुपर्छ हुन्छ सन्देश सुरु गरौँ अनिलजी अब हजुर मेरो सन्देश यस प्रकार छ सर्वप्रथम त मेरो सम्पूर्ण रुक्मेली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमीको शुभकामना टक्राउन चाहन्छु र मेरो घरमा रहनुहुने आमा मेरो श्रीमती मेरा छोराछोरीहरूलाई म अहिलेसम्म निकारमै रहेको जानकारी गराउन चाहन्छु र हिमाचल प्रदेशको सिमलामा बस् सिमला बस्ने दाई भाउजू लगायत सोलन बस्ने दिदीको परिवार भान्जा भान्जी लगायत सम्पूर्ण अहिलेसम्म निकै आरामै रहेको जानकारी गराउन चाहन्छु र मेरो साथीहरू चित्र अङ्कल भाइ गणेश अनि शेरबहादुरहरूले आजभोलि मलाई किन बिर्सिँदै गएको जस्तो मलाई लाग्दैछ अब यो दसैँको मौकामा यसो भाइहरूले अङ्कलहरूले जिरो सोह्र पैँसठी बत्तिस चार सय चालिसमा मिस कल हानिदिएपछि मैले कल गर्थेँ केही दुःख सुखको कुराहरू पनि गर्न सक्थेँ होला र भन्दै मेरो आजको सन्देश यही टुङ्ग्याउँछ हस्त धन्यवाद हस् आउनु भएको थियो जानुभएको छ अनिल कुमार गहतराज मलेसियाबाट एकजना साथीको सन्देशसहित उहाँकै गीत बजाउँछौँ हामी अब भने असाध्यै मिठो भएका छ हिन्दू नेपालीहरूको महान चाड बडादशी तथा शुभ दिपावली दुई हजार बहत्तरको यो गरिमामय पावन अवसरमा मेरो घर परिवार इष्टमित्र आफन्तजन छरछिमेक लगायतै मेरो देश तथा विदेशमा बस्नुभएका सम्पूर्ण साथीभाइहरूमा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु म हुँ डम्मर बुढा लेख्नु भएको छ स्यालाखादी नौ ओखले रुकुम हाल साउदी अरब म यहाँ सन्चै छु मेरो घरमा रहनुहुने मेरा बुवा आमा दाजुभाइ दिदी बहिनी गाउँघर इष्टमित्र छरछिमेकै सबै सन्चै हुनुहोला भन्ने कामना गर्छु र मेरो प्यारो छोरा लक्ष्मण छोरी जुनमायालाई धेरै भन्दा धेरै सम्झेको छु यसपालिको दसैँमा म घर आउन पाइनँ अर्को दसैँमा म अवश्य घरमा आउँछु भन्दै मेरा साथीहरू मलेसियामा रहनुहुने दाई टोपजङ मल्ल जापानमा रहने दाजु छोरा दाजुको छोरा प्रजित बुढा अमेरिकामा गएको भान्जा प्राणपुरमा गएर कोरियामा बस्नु बस्ने मामा लक्ष्मण बुढा दुबईमा रहेका वसन्त बुढा कतारमा रहेका अञ्चल बुढा साउदीमा रहेकी सीता खड्गा गोविन्द निरा राणा लगायत मलाई डम्बर बुढा भनेर चिने नचिने सबैलाई सम्झेको छु अनि यो मिठो गीत पनि तपाईँको माझमा सुनाउन चाहन्छु कस्तो छ राम्रो छ भने राम्रै प्रतिक्रिया यदि नराम्रो छ भने नराम्रै प्रतिक्रिया दिनुहोला मेरो गीत रहेको छ सम्झे मन रुन्छ धर र परदेशको जागिर आउन पाइनमा घर राम्रोसँग मान सानो दसैँ तिहार अब भने तपाईँको लागि यो मिठो भाका सधैँभरि सधैँ पिर सधैँभरि कै पिर यस्तै रहेछ परदेश para आहा रुकुम खदी घर भई हालसा समुद्र पारी बिरानो बस्तीमा रहनुभएका डम्मर बुढाको उत्कृष्ट लय रमित ओलीको शब्द सिर्जना र राजु दीप र शारदा दियालीको समधुर स्वरमा अत्यन्तै मिठो दसैँ तिहार गीत तपाईँको माझमा प्रस्तुत गऱ्यौँ परदेशको जागिर सम्झे मन रुन्छ धर र परदेशको जागिर आउन पाइनमा घर राम्रोसँग मान सानो दसैँ तिहार तपाईँको लागि बजायो हामीले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने यो रेडियो सानीभिरी एफएम एक सय थुप्रो आठ उनानब्बे थुप्रो दुई मिघाज अनि रेडियो भिरे डट कमबाट पनि हामीलाई केही साथ सुनिरहनु भएको छ कार्यक्रममा आफ्नै पाखा आफ्नै भाकाको आज शनिबारै प्रस्तुति हो तपाईँले सुनिरहनु भएको छ मेरो सन्देश तपाईँ टाढा हुनुहुन्छ आफन्तदेखि छुट्टिएर रहनु भएको छ भने सन्देश सुनाउनुहोस् आउनुहोला शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ विदेशमा जानुभएका साथी अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ नेपालमा रहनुभएका साथीले फोन हान्नुहोस् अर्को साथी अगाडिदेखि कोर्नु भएको छ नमस्कार हेलो दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर गोतामको रुकुमदेखि धनबहादुर विष्ट धनबहादुर विष्ट है भन्ने मान्छे दादा ए हजुर गोतामकोटमा के भइरहेछ गोतामकोटमा सबै राम्रै छ भन्नुपर्छ यतातिर टावर पनि धेरै काम गर्दैन नेटवर्कको प्रब्लम भएको कारणले आज तलतिरैबाट फोन गरेको छु एकदम अनि रेडियो त सुनिन्छ नि गोतामकोटतिर होइन त गोतामकोटतिर सुनिन्छ दादा एकदम खुसी लाग्यो अब भने सन्देश सुरु गरौँ है त ल ल नमस्कार मेरो नाम धनबहादुर विष्ट मेरो खोला गाउँमा हुने साथीहरू हुनुहुन्छ उहाँहरूको धेरै भएर फोन पनि लाग्दैन कहाँ जानुभएको छ कहाँ हराउनु भएको छ मेरो अहिले मेरो सन्देश सुनि राख्नुभएको छ भने तपाईँले मेरो नम्बर पहिलेकै नम्बरमा कल गर्नु होला भन्न चाहन्छु आउनु भएको थियो जानुभएको छ धनबहादुर विष्ट गोतामकोटबाट एकजना साथीले सन्देश पठाउनु भएको छ विशेष गरेर त पहिले शुभकामना दिन चाहन्छु आउँदै गरेको यो दसैँको असाध्यै शुभकामना सबै सबैलाई भन्नुभएको छ आज विशेष गरेर मेरो माइती देश साँकमा रहनुहुने सासू ससुरा अनि मेरी प्यारी दिजु दिपा रावल पाण्डेलाई असाध्य सधैँ सम्झेको छु अनि मेरो श्रीमती छोरा गौरव विजय रावल अनि भतिज भरत रावल त्यसै गरी धनमाया रावल आमा बुवा र मलाई नरेन्द्र कुमार रावल भनेर चिन्ने नचिन्ने सब सबै सबैलाई इष्ट मित्र आफन्तजन छरछिमेक सबैलाई म एकदम ठिकठाक छु यो बिरानो बस्ती बहराइनमा तपाईँहरू पनि एकदम ठिकठाक हुनुहोला दसैँ तिहार आयो आयो भन्छन् यता त के हुनु र पम्पुरामा हात राखेर बस्ने नहो साह्रै याद आउँछ गाउँघरको दिदीको झन् धेरै याद आउँछ भन्नुभएको छ धेरै धेरै धन्यवाद नरेन्द्र कुमार रावलाई उहाँको घर चाहिँ पेउका दुई सालघारी रुकुम अहिले चाहिँ बहराइनमा हुनुहुन्छ उहाँलाई धन्यवाद अर्को साथी नमस्कार थोरै पैसा पठाएको छु खर्च चलाउनु थोरै पैसा पठाएको छु खर्च चलाउनु आमा दसैँ अनि तिहार खुसीसँग मनाउनु आमा दसैँ अनि तिहार खुसीसँग मनाउनु आमा यो साल नि यस्तै हो पाइन घर फर्किन यो साल नि यस्तै हो पाइन घर फर्किन मेरो बाटो हेरेर आँसु बगाउनु आमा मेरो बाटो हेरेर आँसु बगाउनु आमा नामरी बन्छु भने अर्को साल फर्किनेछु नामरी बन्छु भने अर्को साल फर्किनेछु परदेशी छोरा सम्झेर मन नदुखाउनु आमा परदेशी छोरा सम्झेर मन छौँ आमा भए पनि मिठो मसिनो खानु आमा मिठो मसिनो खानु आमा रातो टिका जमारा लगाएर रमाउनु आमा रातो टिका जमारा लगाएर रमाउनु आमा जीवनभरि खुसी दिन सकिन कहिल्यै पनि जीवनभरि खुसी दिन सकिन कहिल्यै पनि खाली गोडा मेलापात धेरै नधाउनु आमा खाली गोडा मेलापात धेरै नधाउनु आमा हेलो हजुर दादा दर्शन नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ विनोद बस्नेत मलेसिया जोरबारोदेखि हाल घर चाहिँ सल्यान ढाका डम्लो भुर्तिबाङ हो दादा विनोदजी आराम हुनुहुन्छ एकदम एकदम आरामै छु भन्नुभयो त एकदम मलेसियामा हुनुहुन्छ कति भयो विनोदजी मलेसियातिर गएको अहिले अठार महिना पुरा बितिसक्यो दादा ए अठार महिना बितिसक्यो है हजुर दादा घरतिर आउने होइन दसैँ आउनु थालेको छ तिहार पनि आउँदैछ घरतिर आउने भनेको दादा अब तिन वर्षको वाइट हुन्छ अब तिन वर्षभन्दा अगाडि कम्पनी आउन दिँदैन अब त्योभन्दा तिन वर्ष अगाडि आउने मन उठायो भने अब आफूले ट्रेन टिकट काट्नुपर्छ अनि लेबी तिर्नुपर्छ त्यसैले घर आउनु त मन किन हुँदैन र परदेशमा बस्नु कल्लै पर अरू हुन्छ र दादा हामी यस्तै छ जिन्दगी है हजुर दादा हुन्छ अब भने सन्देश सुरु गरौँ कि छुट्यौँ सन्देश सुरु गरौँ न दादा सन्देश सुरु गरौँ है ल सुरु गरौँ सर्वप्रथम त मेरो सन्देशलाई जस्ताको जस्तै मेरो आफन्तमा पुर्याइदिने सहयोग गरेकोमा पराविति दादा र दादा रेडियो सानो होल युनिटलाई म दुई हजार बहत्तर सालको ह्याप्पी विजयादशमी र दिपावली पनि भन्न चाहन्छु र नमस्कार मेरो नाम विनोद बस्नेत हाल मलेसियामा यहाँ सन्चै छु र मेरो घरमा बस्नुहुने आमा बुवा भाइ दाई मेरो गाउँमा बस्नुहुने ठुलो बुवा ठुली आमा अनि मेरो साथीहरूलाई सबैलाई सम्झेको छु सबै सबैलाई फोन गर्न पाएको पनि छैन म सम्पर्कविहीनमै छु दुई हप्ता भयो सम्पर्कविहीन भएको अनि म यहाँ सन्चै छु अहिले रेडियो सुनेर बसिराख्नु भएको छ भने मेरो साथीहरूलाई पनि सबैलाई सम्झेको छु मलाई विनोद र भन्ने र चिन्ने नचिन्ने साथीहरूलाई मैले सबैलाई सम्झेको छु म यहाँ सन्चै छु अनि तपाईँहरू पनि सबै सन्चै हुनुहोला भन्ने आशा गरेको छु दसैँ पनि नजिक नजिक आइसक्यो अनि राम्रोसँग मनाउनु होला भन्न पनि चाहन्छु अनि के गर्नु दसैँ आइसक्यो अब यहाँ त हामीलाई दसैँ आएको तिहार आएको थाहा पनि हुँदैन म अहिले ड्युटीमै छु ड्युटीबाटै मैले रेडियो सुनेर फोन गर्ने मौका पाएको छु त्यसैले म के भन्न चाहन्छु कि म जस्ता साथीहरू हुनुहुन्छ विदेशमा अरू पनि फोन गर्नुहुन्छ म आशा गरिरहेको छु र फोन लागोस् भन्न चाहन्छु सबै साथीहरूलाई विदेशमा रहनुभएको साथीहरूलाई र म छोटो सन्देश दिन चाहन्छु मेरो लगायत सम्पूर्ण साथीहरूलाई नाम भनेर साथी हुनेवालो छैन र मलाई विगत बस्ने भन्ने मेरो चिन्ने नचिन्ने साथीहरू र जे जे सुनिराख्नु भएको साथीहरू देश विदेशमा जहाँ पनि हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ उहाँहरूलाई सबैलाई दुई हजार बहत्तर सालको विजयादशमीको शुभकामना दिन चाहन्छु र विशेष विशेष गरी त रुकम सलामा बस्ने एनडिपीलाई उहाँ धेरै सम्पर्कविहीन हुनुभएको छ उहाँलाई सम्पर्कमा आउनुहोला भन्न चाहन्छु र यसै यही मेरा दुई शब्द यही रेडियो सानो मार्फत मैले मेरो गाउँ घर र मेरो जन्म घरसम्म पुर्याइदिने सहयोग गरेको अन्त्यमा रेडियो सानो दुई हजार बहत्तर सालको विजयदशमी भन्न चाहन्छु हस् आउनु भएको थियो विनोद बस्नेत मलेसियाबाट उहाँलाई पनि धेरै धेरै धन्यवाद अर्को साथीलाई कार्यक्रममा स्वागत गर्छु म कहाँबाट आउनु भएको छ नमस्कार हजुर दाई नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर दाइमा नुवाकोटदेखि केशव डाङ्गी हो दाइ केशवजी आराम हुनुहुन्छ एकदमै दाइ म आराम छु तपाईँहरूको के छ खबर एकदम ठिकठाक छ नुवाकोटमा के भइरहेछ के हुनु दाइ हल्का हल्का आकाशमा के बादल गरिरहेछ अरू त सबै ठिकै छ जोतखन कार्यक्रम चलिरहेछ नि ए जोतखन कार्यक्रम चलिरहेछ हुन्छ सुरु गर्नुहोस् अब यहाँको सन्देश ल दाइ सुरु गरे है त हुन्छ सर्वप्रथम त यो मेरो सानो आवाज जस्ताको तस्तै सम्बन्धित गाउँ अनि ठाउँसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक दादा चहरबार कौँ र सञ्चालक देव कुमार ओलीमा हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु नमस्कार म नुवाकोट नाकवादेखि केशव डाङ्गी मेरो सन्देश के रहेको छ भने विशेष गरी मलेसियामा जानुभएको साथी शिव साथी शिवजी तपाईँ सन्चै त हुनुहुन्छ होला है दसैँ तिहार आइरहेको छ तपाईँको मन भक्कानिर रोइरहेको होला साथी के गर्नु यस्तै हुन्छ अर्काको ठाउँमा के नै दसैँ तिहार हुन्थ्यो र तैपनि पनि सन्चै होला भन्ने पूर्ण आशा गरिरहेको छु तपाईँले हिजो साँझ मात्रै फोन गर्नुभएको थियो साथी यतातिर सबै सन्चै हुनुहुन्छ त्यतातिर पनि तपाईँ सन्चै हुनु होला भन्ने पूर्ण आशा गरिरहेको छु त्यसै गरी हुनुहुन्छ मलेसियामै जानुभएको दाई दाई तपाईँ पनि त सन्चै हुनु होला है भन्न चाहन्छु यतातिर हामी सबै सन्चै छौँ अनि त्यसै गरी दुई चारजना साथीहरूको नाम यहाँनिर लिइहालौँ शिवाङको साथी हुनुहुन्छ निसा होली निसाजी तपाईँलाई मैले हिजो साँझ मात्रै त फोन गरेको थिएँ साथी तपाईँले रिसिभ गर्नु भएन केही छैन ठिकै छ तपाईँ कतै यो मेरो आवाज सुन्दै हुनुहुन्छ भने जसरी भए पनि केशवजी केशव डाँगी हुनुहुन्थ्यो नुवाकोटबाट आउनुभएको थियो जानुभएको छ फोनमा केही समस्या आयो होला तपाईँ पनि फोन हान्नुहोला शून्य अठासी पाँच तिस दुई सय एकानब्बेमा चाहिँ विदेशमा जानुभएका साथीले अनि शून्य अठासी पाँच तिस दुई सय बयानब्बेमा चाहिँ नेपालमा रहनुभएका साथीले तपाईँसँग महत्त्वपूर्ण सन्देश छ तपाईँ आफन्तभन्दा टाढा हुनुहुन्छ भने मात्रै फोन हान्नुहोस् यदि तपाईँले धेरै साथीको नाम लिनु छ तपाईँ पत्र मित्रता गर्नु छ भने कृपया तपाईँले फोन छन् अहिले फोनबाटै फोन गरेर पनि हुन्छ तर त्यसरी यताबाट नाम लिनको लागि मात्रै भए पनि कृपया तपाईँ फोन नहानिदिनु होला विदेशमा रहनुभएका साथीहरूको तपाईँहरूको कति मन रोइरहेछ होला तपाईँ एकचोटि विचार गर्नुहोस् उहाँहरूले आफन्त कहाँ अलिकति भए पनि बोली सुनाउन पाउँदाखेरि घरमै गएको महसुस पक्कै उहाँले गर्नुहुनेछ नाम लेख्नु भएको छ रन ओली हाल दुहा कतारबाट म घर आउन अब चौध दिन बाँकी रहेको छ सर्वप्रथम मेरो पूजनीय बुवा आमा सेवा र भाउजूहरूलाई नमस्कार र दिदीलाई पनि नमस्कार मेरी प्यारी भान्जी र भान्जालाई मिठो सम्झना र भतिज भतिजेहरूलाई पनि सम्झना र मेरी प्यारी जीवनसङ्गीलाई पनि मुटुभरिको माया छँदैछ मेरी प्यारी छोरी रचना ओलीलाई धेरै धेरै माया छ र अब म चौध दिनभित्रै घरमा पक्कै पुग्छु दिन गन्दै गर्नुहोला मेरा घर परिवारले मलाई एकदम ठिकठाक छ साह्रै अत्यास लाग्यो रेडियो सुन्दाखेरि मन थाम्नै सकेन अलिकति भए पनि लेख्न मन लागिहाल्यो असाध्यै गाह्रो हुँदो रहेछ केही वर्ष बिते अब आउँदैछु भन्नुभएको छ धेरै धेरै रनलाई उहाँको घर चाहिँ रुकुमकोटको खोपिचारमा पर्छ अहिले दुहा कतारमा हुनुहुन्छ अर्को साथी नमस्कार हेलो <laughs> साथी हराउनु भयो अर्को साथीलाई लिनुपर्छ यस्तै बेला महेन्द्र ओली लेख्नु भएको छ उहाँको घर चाहिँ खारा दुई झुलेटामा पर्छ अहिले मलेसियामा आउनु छ उहाँ पनि एकदम ठिकठाक छु मलाई चिन्नी नचिन्नी दसैँ तिहार सबै आएकोमा यहाँलाई धेरै धेरै शुभकामना छ रेडियो सुनेर बस्नुभएका मेरा परिवार इष्टमित्र सबै आरामै हुनुहोला र मलाई कन्ट्याक्ट गर्नेले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ नम्बर चाहिँ लामो पठाउनु भयो समय अभावका कारण सकिनौँ महेन्द्रजी अर्को दिन पक्कै भन्नेछौँ तपाईँ सन्चै हुनुहुँदो रहेछ घर परिवारले पक्कै सुन्यो नि यही कामना गर्छौँ अब भने तपाईँको माझमा एउटा मिठो भाका बजाउँछौँ अब भने असाध्यै मिठो भाका छ तपाईँको माझमा टाढैबाट साथी हुनुहुन्छ अरे उहाँसँग कुराकानी गरौँ त्यसपछि बजाउँला नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म अर्मदेखि तिलबिर हो दादा तिलबिरजी हजुर सन्चै हुनुहुन्छ हजुर सन्चै तपाईँहरू सुनाउनु पऱ्यो एकदम ठिकठाक छ अब भने सन्देश सुरु गरौँ है त तिलबिरजी हजुर सर्वप्रथम सानो भेरिएसम्मलाई हजुर अनि त्यसै गरी मेरो माइतमा बस्ने सालाहरू अनि सासू ससुरालाई सबै जानेर आरामै भएको जानकारी दिन चाहन्छु दादा त्यही गरी मलाई तिलबी सार्की भन्ने सम्पूर्ण साथीलाई सुनाउन चाहन्छु दादा हुन्छ कार्यक्रममा आइदिनु भयो धेरै धेरै धन्यवाद छुट्टी नमस्कार आउनु भएको थियो जानुभएको छ तिलवीर सार्कियरमाबाट आज धेरैभन्दा धेरै साथीले विदेशमा रेडियो सुनिरहनु भएको छ जानकारी दिइरहनु भएको छ उहाँहरूले मलाई पनि अहिले पनि सुनिराख्नु भएको छ अब भने तपाईँको लागि एउटा छोटो मिठो भाका बजाउँछौँ त्यसपछि तपाईँको माझमा फेरि आउँछौँ केहीजनासँग कुराकानी गर्न धनेश परियार लेख्नु भएको कि दिनेश लेख्नु भएको अलिकति स्पेलिङमा अलिकति समस्या परेछ मैले कपी चाहिँ राइट गरेको यहाँनिर कपी पेस्ट गरेको गीतमा चाहिँ तपाईँ गीत पठाउँदै हुनुहुन्छ भने अलिकति स्पष्ट लेखिदिनु होला र अगाडिको अक्षर चाहिँ क्यापिटल लेखिदिनु होला मैले धेरै साथीहरूलाई भन्ने गर्छु गर्छु गीत पठाउँदै गर्दा तर के गर्नु गीतमा तपाईँले अधुरो अक्षर लेख्नुहुन्छ पछि अप्ठ्यारो भयो भने अरू पढ्न गयो भने मलाई पछि भन्नुहुन्छ तपाईँले अर्कै नाम भनिदिनु भयो दादा भनेर तपाईँ गीत पठाउँदाखेरि सुरुमा चाहिँ कस्तो खालको लेख्नु भएको छ त्यसरी पठाउनुहोस् है एक ठाउँ धनेश लेख्नु भएको छ कतै दिनेश लेख्नु भएको छ अब धनेश परियार र खुमराज विश्वकर्माको दसैँ तिहार गीत लेख्नुभयो होला सायद सुरुमा त्यही लेख्नु भएको छ त्यसै गरी धनेश परियार र टिकापुनको स्वर रहेको छ लय शब्द चाहिँ धनेश परियार र खुमराज विश्वकर्मा विश्वकर्माको रहेको छ यो मिठो भाका तपाईँको माझमा अबको लागि Maggie. तपाईँको लागि असाध्यै मिठो भाका बजायौँ दिनेश परियार र खुमराज विश्वकर्माको एल्बम हो यो दसैँ तिहार आउँदा स्वर दिनुभएको छ धनेश परियार र टिका पुनले लय शब्द बनाउनु भएको छ धनेश परियार र खुमराज विश्वकर्माले तपाईँको माझमा बजायौँ पिआरबिटी रहेको छ साठी चौन्न उनातिस एकाउन्न र केटीहरूको लागि रहेको छ साठी चौन्न उनातिस बाहन्न रहेको छ मन परेको खण्डमा राख्न पनि सक्नुहुनेछ अब कार्यक्रमको अन्त्यमा हामी आएका छौँ एकजनासँग कुराकानी गरौँ कहाँबाट हुनुहुन्छ नमस्कार हेलो कुनै साथी आउनु भएको थियो जानुभएको छ धेरै साथीले रेडियो सुनिरहनु भएको छ आज एकदम खुसी लागेको छ विदेशमा पनि नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ओहो वीरेन्द्रजी सन्चै हुनुहुन्छ एकदम ठिकठाक छ खारामा के गर्दै हुनुहुन्छ ए रेडियो सुन्नु भएको छ है ल अब सन्देश सुरु गरौँ हुन्छ सर्वप्रथम त मेरो यो सानो सन्देश सम्बन्धित ठाउँसम्म पुर्याउन पुर्याउन सही गरेको म सानै भेरी एफएम पछि सारङ्ग आभार प्रकट गर्न चाहन्छु नमस्ते म खाराबाट प्रेन्द्र खड्का भिडियो मेरो यो सन्देश फर्स्ट के रहेको छ भने मेरो मलस्याम रहनुभएको दाई दिपेन्द्र अनि भीमलाई धेरै धेरै नै दसैँको शुभकामना छ दाई तर यो सालमा आउनु पाउनु भएन र सकेसम्म हामीले यो सम्पर्कमा आउने प्रयास गर्नु होला तपाईँ सम्पर्कविहीन भएको पनि धेरै भइसक्यो भन्न चाहन्छु अनि रहनु भएको छ विदेशमा रहनु भएको अङ्कल टिकाराम अङ्कल तपाईँ त कहाँ हो कता हराउनु भयो क्या अङ्कल आजसम्म खै सम्पर्कमा आउन सक्नु भएको छैन मेरो उही नम्बर हो पहिलेको नम्बर चेन्ज भयो अहिले अर्को नम्बर मैले अर्को नम्बर राखेको छु यदि मेरो यो आवाज कहीँ कतै सुन्दै हुनुहुन्छ भने मेरो नम्बर रहेको छ सन्तानब्बे अडचालिस हेलो वीरेन्द्र खड्गा हुनुहुन्थ्यो खाराबाट जानु भएको छ डिलिट नै हुनुभयो कि क्या नाममा डिलिट राख्नु भएको थियो नमस्कार है नमस्कार दादा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर रुकुम आर्ट घर भइहाल मलेसियाबाट मलेसियाबाट यहाँको शुभ नाम तिलक साई तिलक साई है तिलकजी सन्चै हुनुहुन्छ हजुर एकदमै भन्नुपर्छ कस्तो चल्दैछ मलेसियाको बसाई हजुर यस्तै छ अब दिनरात ड्युटी खटिनुपर्छ अब यस्तै छ रमाइलो छ हुनु अब अब नेपालतिर दसैँ आएको छ अब यस्तै छ ए दसैँ आएको छ नेपालतिर है हुन्छ अब हामी कार्यक्रमको अन्त्यमा छौँ सन्देश सुरु गरौँ है त हजुर हुन्छ सर सर्वप्रथम त घरमा रहनुहुने आमा बुवा भाइ दिदी बहिनी सर्वप्रथम त घरमा रहनुभएका आमा बुवा भाइहरू बहिनीहरूलाई र गाउँ घर इष्टमित्र सबैलाई सम्झेको सम्झेको छु र मलाई तिलक साई भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई पनि सम्झेको छु <laughs> हुनुहुन्थ्यो जानुभएको छ अलिकति अप्ठ्यारो मान्नुभयो कि क्या अब हामी कार्यक्रमको अन्तिम आएका छौँ धेरैजना साथीहरूले आज रेडियो सुन्नुभयो त्यत्तिकैले चाहिँ फोन हान्दा हान्दा हैरान भयो भन्नुभएको छ नन्दराम कुसारी हुनुहुन्छ त्यसै गरी दिलकुमार खड्गा धेरै साथीले भन्नुभयो तर त फोन लगाउन सक्नु भएन अर्को दिन पक्कै फोन लाग्नेछ कामना गर्छौँ हामी आज अलिकति नेपालमा रहनुभएका साथीले एकानब्बेमा फोन हानेर डिस्टर्ब गरिदिनु भयो अर्कोचोटि पक्कै हान्नुहुने छैन अब भने छुटेर जान्छौँ छुटेर जानुभन्दा पहिले अहिलेसम्म फोन गरेर साथ दिने साथीहरूलाई एकचोटि सम्झिन चाहन्छु विपना पुन हुनुहुन्थ्यो मुरुबा सुनकोटबाट हिरालाल केसी जाजरकोटबाट लवली प्रकाश सुनार कतारबाट टिका केसी रुकुमकोटबाट मिना राणा सल्यानबाट नरेन्द्र खड्का नुवाकोटबाट शिव केसी मलेसियाबाट नवीन कुमार मल्ल मलेसियाबाट अनिल कुमार गहतराज मलेसियाबाट धनबहादुर विष्ट गोतामकोटबाट विनोद बस्नेत मलेसियाबाट केशव डाँगी नुवाकोटबाट तिलवीर सार्की अर्माबाट वीरेन्द्र खड्का डिलिट खाराबाट र अन्त्यमा फोन आउनु भएको थियो तिलक शाहीले मलेसियाबाट सबैजनालाई धेरै धेरै धन्यवाद फोन आउन प्रयास गर्नुभयो तर लगाउन सक्नु भएन तपाईँलाई पनि धेरै धेरै सम्झना अनि माया छ तपाईँको फोन पक्कै लाग्नेछ र अहिलेसम्म अनलाइनमा सुनेर साथ दिने रेडियोमा सुनेर साथ दिने तपाईँलाई पनि धन्यवाद र विशेष विशेष धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनका प्रिय साथी चन्द्रबहादुर कँवरलाई पनि उहाँलाई पनि धेरै धेरै धन्यवाद धेरैभन्दा धेरैजनालाई उहाँले आज सहभागी बनाइदिनु भयो अब भने तपाईँको लागि शब्द लेख्नु भएको छ रमित ओली र रमेश पाण्डेले निकै नै मिठो भाका लय बनाउनु भएको छ नारायण केसीले स्वर दिनुभएको छ तिलक ओली र मातृका बुढाले यो मिठो भाका तपाईँको माझमा छोड्दै म तपाईँकै दुःख सुखको सहयात्री साथी देवकुमार ओली पनि छुट्टिन्छु नमस्ते शुभ सन्ध्या अहिलेसम्म खुसियाली छैन यो दसैँमा घर आउन पाएन दसैँ तिहार नजिकै सक्यो पर्खिराकी छिन होली मेरी मनकी प्यारी सम्झनाले मुटु खाइसक्यो छाएन यो दसैँमा घर आउन पाएन दसैँ तिहार नजिक सक्यो पर्खिराकी छिन् होली मेरी मनकी प्यारी सम्झनाले मुटु खाइसक्यो